कोही आएर यस्तो आदत लगाएर गए यो दिल आज भोलि एक्लै रुन पनि मान्दैन ओहो हो हो हो यो मुक्तक मुक्तकार लक्ष्मी अर्पणासीको यो मुक्तक मैले लिएँ श्रोता आभार मुक्तक सङ्ग्रहबाट कार्यक्रमको सुरुवात आज मैले लक्ष्मी अर्पणाजीका मुक्त करपहरूसँगै गरे आभार मुक्तक सङ्ग्रहभित्रबाट मुक्तक लिएँ अर्को मुक्त कार्यक्रममा मुक्तकार लक्ष्मी अर्पणाजीको आभार मुक्तक सङ्ग्रहभित्रबाट नै लिन्छु गुमनाम छ कोही नामी बन्न चाहन्न गुमनाम छ कोही नामी बन्न चाहन्न आफ्नै दिल बेची आसामी बन्न चाहन्न बिर्सिदेऊ मलाई नभना घरिघरि तिमी म तिम्रा यादहरूको मलामी बन्न चाहन्न आजको कार्यक्रम श्रोता थोरै भिन्न छ आज हामी चार मुक्तकारहरूका मुक्त खरबहरू कार्यक्रममा सुन्छौँ मुक्तक मञ्च नेपालको दोस्रो वार्षिक साधारण सभा तथा मुक्तक विमर्श एवं राष्ट्रिय मुक्तक वाचन समारोह केही दिन अघि टिकापुर कैलालीमा सम्पन्न भयो साहित्यकार तथा आख्यानकार गगन सिंह थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुक्तक मञ्च नेपालका संस्थापक अध्यक्ष निर्दोष गर्नु गर्नुभएको थियो कार्यक्रममा स्वागत मन्तव्य तिलक बोहराजीले राख्नुभयो कार्यक्रमको सञ्चालन बम मितवासीजीले गर्नुभयो समारोहमा लक्ष्मी अर्पणाको आभार मुक्तक संग्रहको विमर्श अणिमा पत्रिका कोलपुरका अध्यक्ष महानन्द ढकालजीले गर्नुभयो मैले मुक्तकार लक्ष्मी अर्पणाजीको मुक्तक सङ्ग्रह आभारबाट आजको कार्यक्रमको सुरुवातमा दुई मुक्त पनि सुटुक्क तपाईँहरू समक्ष राखेको थिएँ उक्त कार्यक्रमको प्रमुख आकर्षणको रूपमा रहेको राष्ट्रिय मुक्तक वाचन समारोहमा मुक्तकारहरू पोखराका कृष्णदेव कोटा काठमाडौँका सन्तोष सोमगाई कैलालीका डिलिराज ओझा र झापाका मदन भण्डारीले आफ्ना दस दसवटा मुक्त खरबहरू दुई चरणमा प्रस्तुत गर्नुभएको थियो आजको कार्यक्रममा हामी श्रोता सोही कार्यक्रममा वाचन गरिएका मुक्तक क्रमशः सुन्नेछौँ मुक्तकारहरूले पहिलो चरणमा पाँच पाँचवटा मुक्तको वाचन गर्नुभएको थियो हामी पनि पहिलो चरणमा पाँच पाँचवटा मुक्तक नै सुन्छौँ आज तत्पश्चात दोस्रो चरणमा पुनः पाँच पाँचवटा मुक्तक सुन्छौँ चार मुक्तकारका अब हामी क्रमशः सुन्छौँ झापाका मदन भण्डारी काठमाडौँका सन्तोष समगाई पोखराका कृष्णदेव कोटा र कैलालीका दिलीराज ओसासीलाई अडियोमा थोरै समस्या होला म सुरुवातमै क्षमा माग्न चाहन्छु अब भने म सुरु गर्छु मुक्तक वाचन झापाका मुक्तकार मदन भण्डारीबाट सुरुवातमा मदन भण्डारी नआउनु आइसकेपछि जरुर देखाउनु छ नआउनु आइसकेपछि जरुर देखाउनु छ यो माटोसँगको सामिप्यता दूर दूर देखाउनु छ नआउनु आइसकेपछि जरुर देखाउनु छ यो सङ्घको सामिप्यता दूर दूर देखाउनु छ यहाँ खेराकै बिच छरे पनि प्रेम उम्रन्छ करो उदाहरणकै लागि मैले टिकापुर उठाउनु छ नमस्कार म मदन भण्डारी नृतामुड छापाबाट म मुक्त वाचनलाई नै निरन्तरता रहन्छु प्रतिस्पर्धामा दौदा दमदार लेखक हुनुहुन्थ्यो प्रतिस्पर्धामा दमदार दमदार लेखक हुनुहुन्थ्यो जो मेरी साहित्य लेखनको पथ प्रदर्शक हुनुहुन्थ्यो प्रतिस्पर्धामा दमदार दमदार लेखक हुनुहुन्थ्यो जो मेरै साहित्य लेखनको पथ प्रदर्शक हुनुहुन्थ्यो मैले दुई शब्द चाहिँ गर्दैन मात्रै विजेता भएछु मेरै निम्ता प्रतियोगिता मिल्याए हुनुहुन्थ्यो अरू सधैँ खालास खिरै खिर मिलाइदिन्छु भन्छ सधैँ थालास खिरे खिर मिलाइदिन्छु भन्छ नपाई मर्छ दुःख पिर मिलाइदिन्छु भन्छ सधैँ थालास खिरे खिर मिलाइदिन्छु भन्छ नपाई मर्छ दुःख पिर मिलाइदिन्छु भन्छ ऋण बोकेको हर्के जब मोज सरको पाउ छोरी पठास साँझतिर मिलाइदिन्छु प्रेमिल पनि सुन्नुभयो त आँखामा आँसु सामुद्रिक छाल भन्दा कम छैन आँखामा आँसु सामुद्रिक छाल भन्दा कम छैन छातीमा वेदना सिरियाको हाल भन्दा कम छैन आँखामा आँसु सामुद्रिक छाल भन्दा कम छैन छातीमा वेदना सिरियाको हाल भन्दा कम छैन न मेरो खबर छ उनलाई न उनको खबर मलाई हाम्रो माया कुनै कालो भन्दा कम छैन एक कदम पनि पछाडि नहटी चलायो एक कदम पनि पछाडि नहटी चलायो चलायो उसले एक शब्द नघटी चलायो एक कदम पनि पछाडि नहटी चलायो चलायो उसले एक शब्द नघटी चलायो आफ्नै मान्छे चोर कसरी भनौँ चोरेकै होइन मेरो यारले मेरो मुक्त सापटी चलायो <laughs> अन्तिम मुक्त यो चरणको लागि गम्भीर सोचमा छु कुन समय छ कुन समाइँदैन गम्भीर सोचमा छु कुन समय छ कुन समाइँदैन सुन्दर चिज हेर्ने रहेछ जस्तो कि जुन समाइँदैन गम्भीर सोचमा छु कुन समय छ कुन समाइँदैन सुन्दर चिज हेर्ने रहेछ जस्तो कि जुन समाइँदैन मेरो देशको कानुनले यही उदाहरण बुझेर होला तीनों तस्कर हल सुना तीन सुन सुन सुनाई गई अबको क्रममा श्रोता काठमाडौँका मुक्तकार सन्तोष अमगाई गरेर एकदम कडाई कारवाही गरियोस् पाइला कति नहुँदै कारवाही गरियोस् गरेर एकदम कडाई कारवाही गरियोस् पाइला कति नहुँदै कारवाही गरियोस् आगो लाउने उद्देश्यले यहाँ आएका हुन् गरेर एकदम कडाई कारवाही गरियोस् पाइला कति नहटाई कारवाही गरियोस् आगो लाउने उद्देश्यले यहाँ आएका हुन् यी तिनैजनालाई कारवाही गरियोस् आयोजकप्रति विशेष आभार यहाँहरू सम्पूर्णमा हार्दिक नमन पहिलो श्रृङ्खलाको पाँच मुक्त जोड्छु माया विनती झुठो परे अनौठो नमान्नु मनमा शङ्काको मुठो परे अनौठो नमान्नु माया विनती झुठो परे अनौठो नमान्नु मनमा शङ्काको मुठो परे अनौठो नमान्नु सुरत जस्तै भइसके हिजो आजका मान्छे माया विनती झुठो परे अनौठो नमान्नु मनमा शङ्काको मुठो परे अनौठो नमान्नु सुरत हिजो आजका मान्छे लुक्ने स्वास्नी जुठो परे अनौठो नराम्रो मह काँडो हात छाटो पैसो पनि आउँछ गुन्द्री धुन खुचो बाटो पैसो पनि आउँछ मह काँडो हात छाटो पैसो पनि आउँछ गुन्द्री धुन खुचो बाटो पैसो पनि आउँछ सित्तैमा मेरो कुरा काट्दै हिँड्नुभन्दा मह संसारको पैसो पनि आउँछ गुन्द्री भन कुचो भएको पैसो पनि आउँछ सित्तैमा मेरो कुरा काट्दै हिँड्नुभन्दा सैरन खोल कपाल खाएको पैसो पनि आउँछ हेरे चिनी पढे पत्रिका पत्यारै लागेन स्वयंले देखे आँसुका ढिका पत्यारै लागेन हिरै टिभी पढे पत्रिका पत्यारै लागेन स्वयंले देखे आँसुका ढिका पत्यारै लागेन भोको बसे मागेको पुग्छ भनेकी थियो प्रिया हेरे टिभी पढे पत्रिका पत्यारै लागेन स्वयंले देखे आँसुका ढिका पत्यारै लागेन भोको बसे मागेको पुग्छ भनेकी थियो प्रिया देखेसी सडक बाल बालिका पत्यारै लागेन न्यायिक तराजु आफ्नै आसपास राख्छ पीडा दिन्छ उसै बाबा खुसीको आश राख्छ न्यायिक तराजु आफ्नै आसपास राख्छ पीडा दिन्छ उसैबाट खुसीको आश राख्छ सुनपानी छ कि छोकिने यही समाज हो न्यायिक तराजु आफ्नै आसपास राख्छ पीडा दिन्छ उसैबाट खुसीको आश राख्छ सुनपानी छ कि पवित्र हुने एक समाज हो जो रजस्वमा भएकीलाई गुप्त भाषा अन्तिम मुक्तक घरन घाटको हुन म कसरी आउँ सबको सानो हुन म कसरी आउँ घरमा घाटको हुन म कसरी आउँ सबको सानो हुन म कसरी आउँ जीवन दिन्छौ ठानेको थिएँ सुपारी दियो सुपारी सुपारी घरमा घाटको हुन म कसरी आऊ सबको सामान हुन म कसरी आऊ जीवन दिन्छौ ठानेको थिएँ सुपारी दियो तिम्रा गोडा हुन म कसरी आऊ अबको क्रममा श्रोता पोखराका मुक्तकार कृष्ण देवकोटा पोखराबाट टिकापुर आएको कर लाग्छ कि लाग्दैन पोखराबाट टिकापुर आएको कर लाग्छ कि लाग्दैन यसरी जम्मा भएर मुस्कुर आएको कर लाग्छ कि लाग्दैन यो माइक समाउनुभन्दा अगाडि एउटा कुरो बताइदेऊ निर्दोष यो माइक समाउनुभन्दा अगाडि एउटा कुरो बताइदेऊ निर्दोष दसवटा मुक्तक सुनाएको कर लाग्छ कि लाग्दैन सभाध्यक्षज्यू प्रमुख आमन्त्रित व्यक्तित्व मसँगै अगाडिको मञ्चमा बस्ने साथीहरू र उपस्थित सम्पूर्ण मुक्तक मनहरूमा कृष्ण देवकोटा र समग्र पोखराको नमस्कार अब म मेरा अरू मुक्तक वाचन गर्छु दोस्रो मुक्तक छमछम पाउजु हातैभरि चुरा लगाऊ भनेको थिएँ भट्टी नजाऊ बरु घरमै सुरा लगाऊ भनेको थिएँ छमछम पाउजु हातै भरि चुरा लगाऊ भनेको थिएँ भट्टी नजाऊ बरु घरमै सुरा लगाऊ भनेको थिएँ त्यो दिनदेखि उनको मेरो बोलचाल बन्द भयो त्यो दिनदेखि उनको मेरो बोलचाल बन्द भयो जुन दिन मैले कपडा त पुरा लगाऊ भनेको थिएँ कपडाको कुरा आइरहँदाखेरि योबाट फेरि म टाढा हट्न सकिनँ तेस्रो मुक्तक अब अब केवल तस्विरले लुगा लाउँछ म लेखेर दिन्छु अब केवल तस्बिरले लुगा लाउँछ म लेखेर दिन्छु कपडा व्यापारीले दुःख पाउँछ म लेखेर अब केवल तस्बिरले लुगा लाउँछ म लेखेर दिन्छु कपडा व्यापारीले दुःख पाउँछ म लेखेर दिन्छु कपडा आधा लाउने पुरा लाउने वा नलाउनेमा भोट गराउँ नलाउनेको बहुमत आउँछ म लेखेर दिन्छु धन्यवाद छ यो मायाका लागि आभारी छु अब केवल तस्विरले लुगा लाउँछ म लेखेर दिन्छु अब केवल तस्विरले लुगा लाउँछ म लेखेर दिन्छु कपडा व्यापारीले दुःख पाउँछ म लेखेर दिन्छु कपडा पुरा लाउने आधा लाउने वा नलाउनेमा भोट गरौँ नलाउनेको बहुमत आउँछ म लेखेर दिन्छु हामी यसरी मुक्तकमा रमाइरहेका छौँ शृङ्गारिक भए सम्बन्ध विस्तार गर्ने पहिलो भूमिका वचनको हुन्छ सम्बन्ध विस्तार गर्ने पहिलो भूमिका वचनको हुन्छ र माया गाँडा बनाउने भूमिका भन्ने मनको हुन्छ सम्बन्ध विस्तार गर्ने पहिलो भूमिका वचनको हुन्छ र माया गाँडा बनाउने भूमिका भने मनको हुन्छ तिमी जुन हेर्दै झरीमा भिज्नु छ भन्छौ तिमी जुन हेर्दै झरीमा भिज्नु छ भन्छौ बादल बिनाको वर्षा त केवल चुम्बनको हुन्छ अब यो सत्रको अन्तिम मुक्तक यो सत्रको अन्तिम मुक्तक पहिला जस्तै आकाशमा बाज किन भेटिँदैन पहिला जस्तै आकाशमा बाज किन भेटिँदैन छमछम पाउजु शिरमा ताज किन भेटिँदैन पहिला जस्तै आकाशमा बाज किन भेटिँदैन छमछम पाउजु शिरमा ताज किन भेटिँदैन नबुझेर तपाईँलाई सोध्दैछु महाशय यी नारीमा अक्षर लाज किन भेटिँदैन धन्यवाद मुक्तक वाचन सुनिरहेका छौँ अब पनि मुक्तक वाचनमा हुनुहुन्छ कैलालीका मुक्तकार दिल्ली राज ओझा यस्तो यस्तो भडिलो कलियुगको के सुनाउँ हजुरलाई यस्तो भइदिँदो पनि युगको के सुनाऊ हजुरलाई यस्तो भइदिँदो पनि युगको के सुनाऊ हजुरलाई सुनाउन मन छ खबर दुखको के सुनाऊ हजुरलाई देश हाँक्छु भन्नेहरू देश हाँक्छु भन्नेहरू नै जेल जाँदैछन् एक एक गरी यस्तो भइदिँदो युगको के सुनाऊ हजुरलाई हजुरलाई देश भन्नेहरू नै जे जाँदैछन् एक एक गरी समाचार ठिक छैन मुलुकको के छ हजुरलाई यस्तो पनि युगको के सुनाउ हजुरलाई सुनाउन मन छ दुखको के सुनाउ हजुरलाई धन्यवाद मेरो दोस्रो वक्ता वाचन गर्न चाहन्छु छैन विदेश नेपालीलाई सोचे जस्तो अब छैन विदेश नेपालीलाई सोचे जस्तो अब बरु बनाऊ तीहरूले घोचे जस्तो अब ए सरकार डिग्री मात्रै पढाएर के गर्छस् छैन विदेश नेपालीलाई सोचे जस्तो कुरा जति पढ्ने हुन् सोची सम्झेर भागमा राख जसका जति पढ्ने हुन् सोची सम्झेर भागमा राख कति जेल दिलमा राख कति जेल कागमा राख के को देश बनाउनु छ किन चाहियो विकास गर्न कति जेल जसका कति जसका जति पढ्ने हुन् सोची सम्झेर भागमा राख कति जेल दिलमा कति जेल कागमा राख भएको देश बनाउन किन चाहियो विकास गर्न बस तरुनी घुमाउँछ यही कुरा दिमागमा राख जसका जति पर्ने सोचे सम्झेर भागमा राख तेस्रो पछि चौथो मुद्दामा जान चाहन्छु समीप भएकै बेला पनि गर्नुहुन्छ दूरका कुरा समीप भएकै बेला पनि गर्नुहुन्छ दूरका कुरा त्यसैले मन पढ्दै पढ्दैन मलाई हजुरका कुरा समीप भएकै बेला पनि गर्नुहुन्छ गुरुका कुरा त्यसैले मन पढ्दै पढ्दैन मलाई हजुरका कुरा टेबलमा लिची साउ सुन्तला पर्याप्त हुँदा हुँदै किन दोहोऱ्याइरहनुहुन्छ बार बार अङ्गुरका कुरा यो चरणको अन्तिम हप्तापछि म यही प्रसङ्गमा कहिले आधा कहिले खुला आउँछ यही यही प्रसङ्गमा कहिले आधा आउँछ कहिले खुला आउँछ नबनाउ भन्छ भन्नका मनले र पनि कुरा आउँछ ना खुम्च्याउँछन् नामै सुन्दा हरेक भान गर्छन् यही प्रसङ्गमा कहिले आधा कहिले मनमा कहिले आधा कहिले कुरा आउँछ नगलो भन्छ भनेर मैले पनि कुराउन सक्दैन श्रोता कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ हामी मुक्तक वाचन आजको कार्यक्रममा श्रोता सुनिरहेका छौँ मुक्तक मञ्च नेपालले आयोजना गरेको टिकापुर कैलालीमा आयोजना गरेको दोस्रो वार्षिक साधारण सभा तथा पुस्तक विमर्श एवं राष्ट्रिय मुक्तक वाचनमा प्रस्तुत हुनुभएका चार मुक्तकारहरूलाई आलो पालो हामी सुनिरहेका छौँ आज कार्यक्रम मुक्तक माला श्रोता तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन मण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नु सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकभित्र पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ पुनः म मुक्तक वासनलाई नै जोड्न चाहन्छु हामीले पहिलो चरणमा चार मुक्तकारहरूका पाँच पाँचवटा मुक्तक सुन्यौँ अब हामी दोस्रो चरणमा पुनः उहाँहरूकै पाँच पाँचवटा मुक्तक सुन्नेछौँ सुरुवातमा झापाका मुक्तकार मदन भण्डारी पर्ने एउटा चाह गरिएछ गर्दै नगर्नु पर्ने एउटा चाह गरिएछ प्यार भन्ने चिज साँच्चै अथा गरिएछ गर्दै नगर्नु पर्ने एउटा चाह गरिएछ प्यार भन्ने चिज साँच्चै अथा गरिएछ हरेक साँझ हुन्छ एकलवासी घरमा अत्यरी लेखकसँग विवाह गरिएछ यता नपरोस् निकै ठाँड बाँडले आयो र ताली बित्न लगायो निकै खाँड भाँडले आयो र ताली बिक्न लगायो भए भएको जोर लायो र ताली बिक्न लगायो निकै खाँड भाँडले आयो र ताली बिक्न लगायो भए भएको जोर लायो र ताली बिक्न लगायो आज फेरि महफिलमा एउटा लेखकले दर्शकलाई भत्काएर ताली टिक्न लगायो निकै थाँडबाँडले हाल्यो र ताली पिट्न लगायो निकै थाँडबाँडले हाल्यो र ताली पिट्न लगायो भए भरको जोर लायो र ताली पिट्न लगायो आज फेरि महफिलमा एउटा लेखकले दर्शकलाई हड्कायो र ताली पिट्न लगायो अर्को हुन्छ गर्नुपर्ने थियो निरन्तर प्रयोग पहिले गरिएन गर्ने थियो निरन्तर प्रयोग कहिले गरिएन राजनीतिको धमिलोभित्र जहिले गरिएन गर्नुपर्ने थियो निरन्तर प्रयोग कहिले गरिएन राजनीतिको धमिलोभित्र जहिले गरिएन विदेश बनाउने युवाको स्वास्थ्य जाँच गरिरहँदा देश बनाउने नेताको परीक्षण कहिले गरिएन अर्को मुद्दा प्रेमी छु एउटा के गर्दैछ होली बिचरी कसरी भाँचेकी छे के गर्दैछ होली बिचरी कसरी बाँचेकी छे राखेर आँखामा पोखरी कसरी भाँचेकी छे के गर्दैछ होली बिचरी कसरी बाँचेकी छे राखेर आँखामा पोखरी कसरी बाँचेकी छे तिम्रै हातको सिन्दुर सोसाई मर्छु तिमीलाई लाएर पराएको तिहारी कसैलाई अर्को मुक्त मैले यो स्मरणको लागि भनेर छुटिएको मुक्त गरी म त्यही यो पाँचौँ म भन्नुपर्छ दुरुस्तै मेरो तस्विर उतारी नछापिदिनु होला दुरुस्तै मेरो तस्विर उतारी नछापिदिनु होला आपिन सक्छिन् मेरी प्यारी नछापिदिनु होला दुरुस्तै मेरो तस्बिर उतारी दिन होला दिन सक्छिन् मेरी प्यारी दिन होला म कुनैलाई नभने मुटु मुटुमा लुक्न जाँदैछु मदन हराएको जानकारी नछापिदिनु होला धन्यवाद नमस्कार अबको क्रममा पुनः काठमाडौँबाट मुक्तकार सन्तोष गाइन् घरको मुख्य चक्का छ सरकारी जागिरमा योगदानको ठुलै धक्का छ सरकारी जागिरमा घरको मुख्य चक्का छ सरकारी जागिरमा एउटाको ठुलै धक्का छ सरकारी जागिरमा औपचारिकताको लागि मात्रै फारम भरेको हुँ घरको मुख्य चक्का छ सरकारी जागिरमा योगदानको ठुलै धक्का छ सरकारी जागिरमा औपचारिकताको लागि मात्रै फारम भरेको हुँ नाम निस्किने पक्का छ सरकारी जागिर एक्लिनु पर्ने छाट छ जान्छौ भने हिँड घर छ खेतको घाट छ जान्छौ भने हिँड एक्लिनु पर्ने छाट छ जान्छौ भने हिँड घर छ खेतको फाट छ जान्छौ भने हिँड लोकी चोरी माया लाउन फुर्सद छैन मेरो एक्लिनु पर्ने छाँट छ जान्छौँ भने हिँड घर छ खेतको फाँट छ जान्छौँ भने हिँड लोकी चोरी माया लाउन फुर्सद छैन मेरो सिउँदो भर्ने आश जान्छौँ भने हिँड छँदै छैन जाँगर छँदै छैन बोल्छ हामी कहाँ जाउँ हारेको जस्तै भयो झन्डी भुर्जा हामी कहाँ जाउँ छँदै छैन जागर छँदै छैन बोल्छ हामी कहाँ जाउँ हारेको जस्तै भयो झन्डी बोल्छ हामी कहाँ जाउँ तेरो प्रभुले घर जग्गा बिचो बिचल्ली पार्यो छँदै छैन जागर छँदै छैन बोल्छ हामी कहाँ जाउँ हारेको जस्तै भयो झन्डी बोल्छ हामी कहाँ जाउँ तेरो प्रभुले घर जग्गा बिचो बिचल्ली पार्यो सरकार लिएर छेरपाड गर्यो अरू के भनौ यो नजर भाटो झन् तल झऱ्यौ अरू के भनौ भावना माथि खेलबाड गर्यो अरू के भनौ यो नजर भाटो झन् तल झऱ्यौ अरू के भनौ झट्ट हेर्दा देखिए जस्तो नहुने रहेछ यथार्थता भावना माथि खेलबाड गर्यो अरू के भनौ यो नजर भाटो झन् तल झऱ्यौ अरू के भनौ झट्ट हेर्दा देखिए जस्तो नहुने रहेछ यथार्थता मिश्री खानेको फिटकिरी पर्यो अरू के धन्यवाद सम्भवतः अन्तिम होला पारेर निकै झमेलामा औँला मागियो ध्यानै नदी हत्केलामा औँला मागियो पारेर निकै झमेलामा औँला मागियो ध्यानै नदी हत्केलामा औँला मागियो दुवै हात घुमाएर थोरै जग्गा किनेको थिएँ पारेर निकै झमेलामा औँला मागियो ध्यानै नदी हत्केलामा औँला मागियो दुवै हात गुमाएर थोरै जग्गा हिँडेको थिएँ नामसारी गर्ने बेलामा औँला मागियो अबको क्रममा पोखराका मुक्तकार हजुर कृष्णदेव कोटा श्रीमान शिरमा कहिले सिन्दुर कहिले टिका फरक भेटी शिरमा कहिले सिन्दुर कहिले टिका फरक भेटियो प्यार कहिले गाडा कहिले फिक्का फरक भेटियो शिरमा कहिले सिन्दुर कहिले टिका फरक भेटियो प्यार कहिले गाडा कहिले फिक्का फरक भेटियो श्रीमती र प्रेमिका उस्तै उस्तै लाग्थ्यो तर चुम्बन गर्ने तरिका फरक भेट्यो दोस्रो सुरु गर्छ है यो प्यारको आसपास भन्दा अलि पर सीमा पारी यो देशका खाकाहरू छन् भतिजीलाई बेचिदिने काकाहरू छन् सीमा पारी यो देशका खाकाहरू छन् भतिजीलाई बेचिदिने काकाहरू छन् कसो गरी हुन्छ विकास तपाईँ आफै भन्नुहोस् देशको उच्च हुँदामै डाकाहरू छन् अब तेस्रो मुक्त यो दोस्रो चरण चरणको तेस्रो मुक्त यसलाई तयार बनाउनको लागि आजकै मितिले काम गरेको थियो हिजो राति राति गाडीमा आउँदाखेरि मैले टुङ्ग्याउन सकिनँ र आज बिहान पुरा गरेको छु माया लगाएर माया लगाएर को भएको छ मालामाल ल बताउनुहोस् माया लगाएर को भएको छ मालामाल ल बताउनुहोस् र को को भएको छ र को कस्तो भएको छ बेहाल ल बताउनुहोस् माया लगाएर को भएको छ मालामाल ल बताउनुहोस् र को को को भएको छ बेहाल ल बताउनुहोस् प्यारमै रमाई प्रेम विवाह गर्ने मदनलाई सोधेर प्यारमै रमाई प्रेम विवाह गर्ने मदनलाई सोधेर प्यारमा सुमन ठुलो कि अङ्कमाल ल बताउनुहोस् चौथो वचन म भाषण गर्छु मेरो नसा भित्र बग्ने रगत तिमीलाई मेरो नसा भित्र बग्ने रगत तिमीलाई यो सुन्दर हराभरा जगत तिमीलाई मेरो नसा भित्र बग्ने रगत तिमीलाई यो सुन्दर हराभरा जगत तिमीलाई मुटुमै राख्छु भन्नेले म आफ्नै मात्रै खाउँदेऊ मुटुमै राख्छु भन्नेले म अझै मात्रै ठाउँ देऊ घर बनाउने एक करोड नगर तिमीलाई हामी अन्तिम चरणमा छौँ सम्भवतः मुटुमै बस्न पाएपछि घर किन चाहिँ होइन यो देशको त्यो राष्ट्रिय फुल बेचिदिन्छु एक एक गरी पानीका ती मूल बेचिदिन्छु यो देशको त्यो राष्ट्रिय फुल बेचिदिन्छु एक एक गरी पानीका ती मूल बेचिदिन्छु यो देशमा जसले जे गरे पनि हुन्छ भने मैले पनि अब पढ्नाले पुल बेचिदिन्छु अन्तिममा एउटा सुन जाँदा जाँदा एघार वर्ष अगाडि लेखेको छ अन्तिममा सबैलाई माया स्वरूप यस वर्षको पुरस्कार देऊ आधा तिमीलाई भो यस वर्षको पुरस्कार देऊ आधा तिमीलाई भो बाँकी खर्च पुरै जाँदा तिमीलाई भो यस वर्षको पुरस्कार देऊ आधा तिमीलाई भो बाटे खर्च पुरै आउँदा जाँदा तिमीलाई भो कान्तिपुरको पहिलो पेजमा मेरो फोटो आउनुपर्छ यो कृष्णको हुनेवाला राधा तिमीलाई धेरै धेरै धन्यवाद छ यो मञ्च उपलब्ध गराउनु भएकोमा श्रोता यो समय मैले अब प्रस्तुत गर्नुपर्ने हो मुक्तकार दिल्लीराज ओझासीलाई कैलालीका मुक्तकार डिलिराज ओसासी म तपाईँसँग क्षमा चाहन्छु सम्पूर्ण प्रिय मुक्तक मनहरूसँग क्षमा चाहन्छु मैले चाहेर पनि तपाईँले वाचन गर्नुभएको दोस्रो चरणको अडियोलाई कार्यक्रममा समावेश गर्न सकिनँ रेकर्डिङमा आएको समस्याले युट्युबमा राखिएको भिडियोहरूबाट पनि मैले तपाईँको आवाजलाई लिन खोजेँ त्यहाँ पनि मैले प्रष्ट भेट्न सकिनँ तपाईँका मुक्तक म अर्को पाला अर्को पाला कार्यक्रममा पक्कै समावेश गर्नेछु आफ्नै आवाजमा भए पनि म श्रोताहरू समक्ष पुर्याउनेछु यो भने मेरो श्रोताहरू समक्ष एउटा बासा भयो आजलाई पनि श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँहरूको लागि भनेर मैले ल्याएको यो सामग्री यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त कौशल कान्छोलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री लङ्काको चोलो छिट्का फरिया के बातली घरका हो तम्रो पैसा भरे याकी मत राई सुमा सुमा ग्यामत क्याकी छ हो राई सुमा राई सुमा सुमा ग्यामत कोही भएन मन बुझाउने यो जिन्दगी भरे घर छैन घरबार छैन पापा न कि साबुन जसो बन्छौ र कोरिठो पन क्या मिल्याएको बोली कस्तो मिठो म राई राई एक डाली बाँधुरा सको एक डाली सको ऋण पाया ब्याज थिया बाजाका भैँसको मदर राई सुमा क्या राई क्या हो गिरा भेरी भेरी गिरा रूप से मुहर फरकाई फरकाई नोहर मेरी दी